नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्फ एक सय चार थुप्रो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम टप अफ दि पपमा कार्यक्रम टप अफ दि पपको साथमा छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल तपाईँ अहिले रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहट सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डट रेडियो प्रस्तुत भइरहेको कार्यक्रम टप अफ दि पपमा हुनुहुन्छ टप अफ दि पप आउने गर्दछ हरेक आइतबार तिन बजीको नेपाल बाढी समाचार पछि लगभग लगभग चार बजीसम्म र टप अफ दि पपमा हामी मार्केटमा भर्खर मात्र आएका नेपाली उत्कृष्ट टप टेन नेपाली पप सङ्घहरू तपाईँको माझमा आउट गर्नेछौँ आज पनि मसँग उत्कृष्ट टप टेन नेपाली पप सङ्घ छ कुन सङ्घ कुन पोजिसनमा छ कुन सङ्घले न्युन्ट्री पाएको छन् कुन सङ्घ आउट भएको छ सोको जानकारी पाउनुको लागि भने तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ यति बेला भने प्रोग्राम टप अफ डिपमा पालो भइसकेको छ नम्बर टेनमा रहेको सङ्ग सुनाउने आज नम्बर टेनमा रहेको छ मिलन अमातेको भोकलमा रहेको सङ्ग आवाज देव जसमा लिरिक्स रहेको छ योगेन्द्र मणि दाहालको कमल खत्रीको अनि विजेश्वर तन्दुकारको एरेन्ज रहेको यो सङ्ग शब्द मडि एल्बमबाट लिएको हो भने लास्ट विक नम्बर नाइन पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर टेनमा आएको छ अबको क्रममा top of the pop number टेनमा रहेको सन् आवाज देऊ नम्बर टेन टेन टेनमा रहेको सङ्घ आवाज देव मिला नमाथिएको तपाईँको माझमा प्ले आउट गरिसक्यो भने अब नम्बर नाइन तर्फ लाग्नुपर्ने हुन्छ आज नम्बर नाइनमा रहेको छ लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई टु जसमा लिरिक्स रहेको छ दिपक दशनामीको आयोजन रहेका छन् Kamal Rai last week number eight पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर नाइनमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर नाइनमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई टु नम्बर नाइन पूर्णिमाको चन्द्रमलाई पूर्णिमाको चन्द्रमलाई बादल लाग्ने छैन बादल लाग्ने छैन ओके लोकेश गुरुङको पुरिमाको चन्द्रमालाई टु नम्बर नाइनमा प्ले आउट गरिसकेको छु भने आज नम्बर एटमा चाहिँ निमिन्ट्री पाएको सङ्ग रहेको छ आज नम्बर एटमा रहेको छ कृष्ण विश्वकर्माको भोकलमा रहेको छ झम्के फुले जुन सङ्गले चाहिँ रिप्लेस गरेको छ खनियो यामु कृष्ण गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्गलाई आउट गरेर निमिन्ट्री पाएको छ जसमा उदयराज पौडेलको म्युजिक रहेको छ भने सहदेव अर्यालको लिरिक्स गोपाल रसाइलीले एरेन्ज गर्नुभएको यो सङ्घलाई सूत्र साउन्ड प्राइभेट लिमिटेडले मार्केटमा ल्याएको छ र टप अफ दि पपको नम्बर एटमा न्यु इन्ट्री पाएको छ ओके अबको क्रममा टप अफ दि पपको नम्बर एटमा रहेको सङ्घ झम्के फुले नम्बर एट तिमीले नाकै ढाक सिर फुल्ले सिर बुढाकीले नाकै ढाक सिर फुल्ले सिर बुढाकीले नाकै ढाक सिर फुल्ले सिर यार दिन ढुङ्गी अक्सर ओके झम्के फुले बाई कृष्ण विश्वकर्मा चबत बेपको नम्बर एटमा निमिन्टे पाएको सङ्ग प्ले आउट गरिसकेको छु अब नम्बर सेभेनतर्फ लाग्छु आज नम्बर सेभेनमा रहेको छ सरिता प्रजापति फिट बाई राजीव सिंहको हेर्दा हेर्दै जसमा लिरिक्स रहेको छ अर्जुन तिवारीको एल्बम हेर्दा हेर्दैबाट लिएको यो सङ्गमा एरेन्ज गर्नुभएको छ किरण तुलाधरले विक्रम थापाको म्युजिक हो भने लास्ट विक नम्बर सिक्स पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर सेभेनमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर सेभेनमा रहेको सङ्ग हेर्दा हेर्दै नम्बर सेभेन हेर्दा हेर्दै हो हेर्दा हेर्दै हेर्दै गर्दै राजीव सिंहको ऱ्याप र सरिता प्रजापतिको भोकलमा नम्बर सेभेनमा रहेको थियो भने नम्बर सिक्सतर्फ लाग्छु आज नम्बर सिक्समा रहेको छ डाँडाफारी सुचुरी हिमाल बाई कमल मान सिक्स जसमा म्युजिक लिरिक्स पनि कमल मान सिंहकै रहेको छ भने मोहित मुनाले एरेन्ज गर्नुभएको यो song last week number five पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर सिक्समा आएको छ अबको क्रममा नम्बर सिक्समा रहेको सङ डाँडाफारी चुचुरी हिमाल यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ रेडियो अर्पण सुन्दै रहनुहोला नम्बर सिक्स हिमाल लिदेऊ न कसु मेरो माउ आकाशमा चिल उड्यो मन कता ढुल्यो हे माया मन हो यो दुःख छ लाख माया लाछैन नफाना हे माया हो मन हो यो दुःख छ लाख माया ला छैन प्रणबारी चुचुरी हिमाल लिदेऊ न कसु मेरो माउ आकाशमा चिल उड्यो मन कता डुल्यो हे माया मन हो यो दुःख छ लाखु माया ला छैन नाफाना हे माया मन हो यो दुःख छ लाखु माया हो ला छैन नाफाना चाँदपर रहँदैन हुँदैन हामी जस्तो अरू केटा पाइँदैन हुँदैन मर्दको बोली यो बन्दुकको गोली नबुझ भर बस्नु पर्ला रोली समय फर्केर राउँदैन झन् माया नजानी अन्जानमा ठुलो हुन्छ मायामा माया प्रीति ठुलै मेला जित्ने अनि हार्ने रोला जब हुन्छ सुरै अस्त अनि हुन्छ हार्ने मस्त हे माया मन हो यो छ लाग्छ माया ला छैन ना छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक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 पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आल्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ अरे छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ भाइ त्यही लिएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ म को त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा अर्पण सबैका लागि सधैँका लागि okay welcome back after this short commercial break ब्रेकपछि फेरि पनि उपस्थित भएको छु म तपाईँको दिलको साथी Rajan Ligung programme top of दिपको पपको बाँकी एपिसोडमा र मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्दै हुनुहुन्छ tension partner Raj Paudel radio Arpan एक सय चार ठुलो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनिराख्नु भएको छ प्रोग्राम टप अफ दिप टप अफ दिपमा नम्बर सिक्ससम्मका सङ्घहरू सुनिसकेका छौँ भने अब नम्बर फाइभबाट सुन्नुपर्ने हुन्छ यति बेला नम्बर फाइभमा रहेको सङ्ग प्ले आउट गर्छु जुन पर्सा अनि नरहरी प्रेमीको भोकलमा रहेको सङ्ग कति राम्री लिरिक्स बबिन बियोगीको रहेको छ भने नरहरी प्रेमीको म्युजिक र भुत्तुकै एल्बमबाट समावेश गरिएको यो song last week number seven पोजिसनमा थियो आज टु स्टेप अप हुँदै नम्बर फाइभमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर फाइभमा रहेको सङ्ग कति राम्री नम्बर फाइभ कति राम्री सुन्दरीमा मलाई हेर्न पाउँदा के एल्बमबाट कति राम्रै टप दिपको नम्बर फाइभमा रहेको छ अब नम्बर फोरको कुरा गरौँ नम्बर फोरमा रहेको छ आज राज तमाङ मनिषा पोखरेलको भोकलमा रहेको सङ्घ झ्याप्पै रोकिए जसमा म्युजिक लिरिक्स रहेको छ राज तमाङको एरेन्ज रहेको छ सञ्जय हमालको भने बेस्ट अफ राज एल्बममा समावेश गरिएको यो सङ टप अफ दि पपको नम्बर फोरमै थियो लास्ट विक पनि आज पनि नम्बर फोरमै रहेको छ अबको क्रममा टप अफ दि पपको नम्बर फोरमा रहेको सङ झ्याप्प रोकिए नम्बर फोर रोके रोके तिमीलाई देखेर बाटैमा पर्यो भोलि पनि यही भेटौँ आजलाई भन्दै के हो न भोलि पनि यही भेटौँ आजलाई भन्दै के हो न सबै रोक्यौ मलाई देखेर पर्यो चिन्नु न जान्नु त्यसलाई चाहियो तिमीलाई मेरो भुल्न जान्नु केलाई चाहियो तिमी ओके ब्युटिफुल नम्बर झ्याफो रोकिए भाइ राज तमाङ्गान मानिसा पोखरेल नम्बर फोर अहिले अब नम्बर थ्रीतर्फ लाग्छु आज नम्बर थ्रीमा रहेको छ महसुस गर भाइ फराज अर्पण एन्ड इन्दिरा जोशीको भोकलमा रहेको सङ्ग म्युजिक लिरिक्स रहेको छ फराज अर्पणको भने लास्ट विक नम्बर थ्री पोजिसनमा थियो आज पनि थ्रीमै रहेको छ अबको क्रममा टपक टपको नम्बर थ्रीमा रहेको सङ्ग महसुस गर नम्बर थ्री बढ्दैछ पीडाहरू बल्छिँदैछन् छाती मेरो बोल्दैछ रुँदैछन् छाती मेरो बोल्दैछ तर तिमी भने बुझ्दैन आज अर्पण र इन्दिरा जोशीको बोकलमा रहेको सङ्घ महसुस गरेर नम्बर थ्रीमा थियो प्ले आउट गरिसकेको छु भने अब नम्बर टूतर्फ लाग्छ आज नम्बर टूमा रहेको छ Muskan vocal music lyrics Kamal लामाको लास्ट विक नम्बर वान पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर टूमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर टूमा रहेको song Muskan number two top of दिपको नम्बर टूमा रहेको सङ्ग मुस्कान कर्म लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग तपाईँको लागि प्लेआउट गरे ब्याकग्राउन्डमा पनि बजिरहेको छ अब भने हामी प्रोग्राम टप अफ दिप लास्ट लास्टमा आइसकेका छौँ एकपटक प्रोग्राम टप अफ दिपलाई रिक्याप गर्छु आज एउटा सङ्ग आउट भएको छ तृष्णा गुरुङको भोकलमा रहेको सङ्ग खनियो यामो आउट भएको छ भने आवाज देव मिलन अमात्यको नम्बर टेनमा रहेको थियो पूर्णिमाको चन्द्रमालाई टू नम्बर नाइनमा नम्बर एटमा झम्के फुले कृष्ण विश्वकर्माको रहेको थियो भने नम्बर सेभेनमा हेर्दा हेर्दै सरिता प्रजापति फिट बाई राफर राजीव सिंहको नम्बर सेभेनमा क्रममा नम्बर सिक्समा कमलमान सिंहको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग पारी छुचुरी हिमाल रहेको के भने नम्बर फाइभमा कति राम्री जुना फर्साई नरहरी प्रेमीको भोकलमा रहेको सङ्ग नम्बर फाइभमा रहेको थियो नम्बर फोरमा झ्याप रोकिए राज तमाङ अनि मनिषा पोखरेलको भोकलमा रहेको सङ्ग त्यस्तै गरी नम्बर थ्रीमा फराज अर्पण इन्दिरा जोशीको भोकलमा रहेको सङ्ग महसुस गर नम्बर थ्रीमा नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ कर्म लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग मुस्कानमा रहेको छ अब भने टप अफ दि पपको लास्टमा रहेको रहेको छ अङ्कले आउट गर्नुपर्ने बेला पनि भइसकेको छ र विदा माग्नुपर्ने बेला पनि भएको छ आज नम्बर वानमा रहेको छ विनय केटुको भोकल म्युजिक अनि आरेन्जमा रहेको सङ्घ माया मगत लिरिक्स कौशल्य अधिकारीको रहेको छ भने एल्बम आरोहीबाट लिएको यो सङ्घ लास्ट विक नम्बर टू पोजिसनमा थियो आज वान स्टेप अप हुँदै नम्बर वानमा आएको छ यो सङ्घ तपाईँको माझमा प्ले आउट गर्दै अब भने बिदा लिनुपर्ने हुन्छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि धन्यवाद व्यक्त गर्दछु असारको महिना छ पानी परिरहेको छ यात्रामा निस्कँदै हुनुहुन्छ बाइकमा साइकलमा हिँडेर अथवा बसमा केहीमा ट्राभल गर्दै हुनुहुन्छ भने रेनकोट छाताहरू लिएर जान नभुल्नुहोला यो पानीमा धेरै बेर रुच्दा पनि बिरामी पर्न सकिन्छ त्यसैले छाता लिएर हिँड्नुहोला रेनकोट लिएर हिँड्नुहोला भन्दै अब भने प्रोग्राम टप अफ दि पपबाट आजको लागि बिदा हुनुपर्ने बेला भइसकेको छ one second thank you very much all of you अब भने टाटा बाई बाई गर्छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुट्टिन्छ हवस् त namaste have time and number one सम्झनामा आउँदिन मायामा घात गर्यो फेरि माया लाउँदिन म झुटा तिम्रो बाचा अनि सम्झनामा आउँदिन म मुटु दिन सक्छु बरु माया दिन सक्दिन म तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म बनाउनमै उत्कृष्ट नतिजा ल्याउन सफल पर्यटकीय नगरी सौराहाको काखमा रहेको बछौली गाविस अन्तर्गत सञ्चालित शैक्षिक संस्था श्री बछौली उच्च मावि बछौलीमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूको शैक्षिक चाहनालाई मध्यनजर गर्दै यसै शैक्षिक सत्र दुई हजार एकात्तर बहत्तरका लागि कक्षा एघारमा व्यवस्थापन संकाय अन्तर्गत ट्राभल एन्ड टुरिज्ममा नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौ कक्षा सञ्चालन